नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी तपाईँलाई तपाईँकै आफ्नै मनभित्र बस्न सफल रेडियो कार्यक्रम साथीसँग मनका कुराको छ सय चारौँ भागमा र म हुँ तपाईँलाई नै बिछट्टै माया गर्ने तपाईँकै प्यारी भन्दा पनि प्यारी साथी कला र कलासँगै म पनि छु है जिग्री तपाईँकै हसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन र यो कलाको भन्दा पनि धेरै धेरै माया छ है जिग्री तपाईँलाई ल ल धेरै माया त छ तर साथी तपाईँलाई थाहा छ यो सबिनको हातमा के छ भनेर हेर्नु न अब माग लाग्न के थालेको थियो क्यालेन्डर पल्टाएर बस्न थालिसक्यो भने हाम्रो सबिन त अब कस्तो कुरा गरेको होला क्या तिमीले गला अब तिमीले पनि मेरो मनको कुरा नबुझ्ने भने ल सबिन अब किन नबुझ्नु नि माघ महिना लाग्यो अनि यसो लगन सगन हेरेको हो कि भनेर भनेको नि तिमीलाई ठ्याक्कै मिलायो क्या कला जिग्री तिमीले त्यही त हेर्न लागेको हो नि कला खै एकछिन राम्रोसँग हेर्न देऊ त मलाई लौ लौ तिमी चाहिँ हेर्दै गर म चाहिँ हाम्रो साथीसँग गफ गर्दै गर्छु अनि साथी के छ त तपाईँको खबर अरे कला एकछिन पखान भने मैले थाहा पाइसकेँ क्या लगन कहिले रहेछ भनेर ए हो र अनि बरु हेर कला कुराको चाहिँ यसो चाँजो पाँचो चाहिँ मिलाउँदै गर्नु पर्ला जस्तो लाग्यो है मलाई त कस्तो चाँजो पाँचो भन्या होला आफ्नै बिहेको कुराको लगन मिलाउनलाई पनि के चाँजो पाँचो मिलाइराख्नु परेर भन्या बरु हामीलाई पनि बोलाउन चाहिँ नबिर्स है छ <laughs> हेर कला तिमी बिना त बिहे चाहिँ हुँदै हुँदैन क्या ल कसरी सबिन म बिना बिहे नहुने अब के कुरा गरे होला थाहा छैन कि जिग्रियो कलालाई पनि मैले कसको बिहेको कुरा गर्दैछु भनेर बिचरा ए बल्ल पो बुझे त तिमीले मेरो पो बिहेको कुरा गरेको सबिन ठ्याक्कै होला अझ हेर्न ठ्याक्कै होला रे हेर्नुहोस् त साथी मङ्सिरमा चाहिँ सवितालाई बिहे गर भनेर हैरानै पार्यो सबिनले अब अहिले माग लाग्न थालेपछि चाहिँ मलाई रे ल मेरो त होइन के सबिन बरु तिम्रो चाहिँ बेला भइसक्यो त्यही भएर यही महिनामा बिहे गरिदिनु पर्छ जस्तो छ है अब कहाँ कलाउँदो उमेरमा बिहे गर्नु भनेको कला फेरि बिहे भन्ने कुरा पनि भन्ने बित्तिकै गर्ने हो र भने अनि के त मैले चाहिँ यत्तिकै गर्छु जस्तो लाग्छ त तिमीलाई म चाहिँ कलाउँदो उमेरको छैन र के कला मैले त तिमीलाई यत्तिकै पो भनिदिएको त नि के भन्छौ भनेर है जहिले जिस्कायो अनि के पो भनिदिएको मैले भनेर ठिक्क पार्यो ल ल भयो अब धेरै यो बिएसिएको कुरा चाहिँ नगरौँ बेला र उमेर भइसकेपछि सबैले गर्छन् त्यही भएर अब चाहिँ लागौँ हामी आजको कथा सुन्न तर्फ लौ त लौ जिग्री के गर्नु होइन सुनौ न त ज्योति र देवाको कथा समाचार दाई यो हिसाब सिकाइदिनु न के एकैचोटि अनि म तपाईँलाई डिस्टर्ब गर्दिनँ नि हेर्नु न आउँदै आएन के खोइ यताले त किताब ए हेर्नु त यो बाह्र नम्बरको कस्तो गाह्रो के यो म्याथ त दिक्क लाग्छ भने ए यो यो त यो के हो दाई तपाईँलाई आउँदैन कि के हो चुप्ला हेर्दै त छु नि four AB square plus three AB minus two AB square minus six B यो फोर ए हेर हेर दस क्लासमा पढ्ने भएर पनि नआएको रे यो सिकाउन तपाईँले पहिले पढेको होइन र यो त्यही पहिले पढेको भएर त याद नभएको नि अहिलेको भए भए त भनिदिइहाल्थ्यो नि दुई तिन वर्ष अघि पढेको कुरा पनि कहाँ याद हुन्छ त फेरि एसएलसी दिने मान्छेलाई अरू केही पनि याद हुँदैन के ध्यान जति सबै एसएलसीमै हुन्छ त्यसो भए यो ज्योति दिदीको नोट नोट हेरेरै सोधौँ त तपाईँलाई धेरै बाठी नहो है राधा त भनिदिएको छु मैले अहिले बाबालाई यसले मलाई डिस्टर्ब गरी भनेर भनिदिन्छु अनि थाहा पाउँछ जब यति सोद्धा पनि बाबालाई भनिदिन्छु रे आउँदैन भने भइहाल्यो नि देवा ओइ देवा ज्योति दिदी आउनु भयो जस्तो छ बरु ज्योति दिदीलाई नै सिकाइदिन हुन्छु ज्योति दिदी ठ्याक्कै टाइममै आउनुभयो ए हो र किन र राधा अनि देवा खोइ त भित्र हुनुहुन्छ आउनु न अनि मलाई एउटा हिसाब सिकाइदिनु ल ल ल अनि ओइ देवा तँ चाहिँ के गरिरहेको स्कुल जानु पर्दैन कि आज पनि जाँदैनस् स्कुल लौ किन जाने त स्कुल जाँदिन म स्कुल स्कुल आज आज रिजल्ट हो नि त अनि सबैजनालाई आउनु पर्छ भनेको छ के जा खुरुक्क रेडी भएर आइज त ए जान्न म त तँ एक्लै जा बेकरमा सरहरूको भाषण मात्र सुन्नुपर्छ भाषण त त गए पनि सुन्नुपर्छ र आज स्कुल गएनस् भने जहिले भेट्नुहुन्छ त्यति बेला झनै थप भाषण सुन्नुपर्छ तैँले त्यही भएर हिँडै मैले भनिदिएकी छु नि ह्या ज्योति दिदी अब दाई यसपालि पनि फेल हुनुभयो होला अनि के जानुहुन्थ्यो त हेरे राधा त धेरै पेर नबोल्ने फेरि ल ल तिमीहरू धेरै झगडा नगर त रेडी भएर आइज म यसलाई हिसाब सिकाउँदै गर्छु अनि स्कुल जानुपर्छ ल ल अब जानै पर्यो नि ती बुढाहरूको अनुहार हेर्नलाई अँ राधा देखाउ त कुन चाहिँ हिसाब आएन भनेको यो यो बाह्र नम्बर हो दिदी आउँदै आएन भने यो यो त सजिलै छ नि ल हेर है त यो four B square plus three B minus two B square minus six B छ अब यस्तो हिसाबमा पहिले उस्तै उस्तैलाई हेर्नुपर्छ जस्तै यहाँ एउटा एबी स्क्वायर छ अनि अर्को बी मात्रै छ भने एबी स्क्वायर एबी स्क्वायरलाई पहिला एकै ठाउँमा राख्ने अनि अर्को बी र बीलाई पनि एकै ठाउँमा राख त ए ल है त दिदी four AB square minus two AB square plus three B minus six B मलाई थाहा थियो कि म फेल हुन्छु भनेर त्यही भएर म स्कुल आउन नखोजेको खुबै कर गर्थिस् नि त त्यस्तो नभन् न फेरि मलाई कहाँ थाहा थियो र त्यो रिजल्ट यस्तो होला भनेर ल ल भयो यहाँबाट निस्किहालौँ अहिले कुनै सरले देख्यो भने फेरि मेरो बिल्ला गर्छ के तर देवा एउटा कुरा भन्छु है लौ भन्न के हो सरहरूले तँलाई एसएलसी दिन नपाउने जस्तो कुरा गर्दै हुनुहुन्थ्यो के रे के भन्छे हो देवा मैले अघि सरहरूले कुरा गरेको सुनेको अरू सबैजना पास छन् त मात्रै फेल छस् कि पहिला पहिला पो यस्तो नियम थियो त तर अहिले त छैन नि फेरि सरहरूले आफै यस्तो नियम बनाउनु पाउनुहुन्छ त सुन्न यसको कुरा फेरि अब सरहरूले त्यस्तो भने पनि म उहाँहरूसँग कुरा गर्छु नि अबदेखि राम्ररी पढ्छु भन्नु त कहाँ हो कहाँ हो उल्टै नियम कानुनको कुरा गर्छ अनि के त पढिहाल्छु नि म साँच्चै पढ्छु कि ओइ बरु हिँड्न चिहान जाउँ आज लास्ट दिन त हो नि अब यसै गरी तेरो र मेरो भेट हुने होइन क्यारे हिँड्न जाउँ होइन कहाँ जाने कुरा हुँदैछ तिमीहरू दुइटाको कहाँ हुनु नि सर यस्तो चिसो चिसो मौसम छ त्यसैले यसो चिया खाउँ कि भनेर नि बरु सर पनि हिँड्नुहोस् न चिया हेर हेर यसको ताल टेस्टमा फेल भएको छ त्यही पनि यसलाई केही वास्ता छैन होइन एकैटा तलाई तँलाई लास्ट सरम भन्ने कुरा लाग्दैन सर त्यो त्यो त अब पढिहाल्छु नि तेरो यस्तो कुरा हामीले धेरै सुनिसक्यौँ हेर तेरै मिल्ने साथी यो ज्योति हेर त यति राम्रो पढ्छ अनि तँ चाहिँ जहिले हावा छेकको कुरा गरेर बस्छस् अबको खाली समयलाई राम्ररी उपयोग गर्छु मेहनत गरेर पढ्छु भन्नु त कहाँ हो कहाँ उसकै ठुलो कुरा छ बा सर सर तपाईँलाई त म्याडमले बोलाउनु भएको छ ए ल ल म आइहालेँ ल है ज्योति यो तिम्रै साथी हो यसलाई राम्रोसँग सम्झाऊ एक त यसकै भविष्य डामाडोल अनि स्कुलको पनि बेजत होला फेरि विचार गर है देवा विचार गर ल म गएँ अहिले तँलाई सरहरूले यत्रो सुनाउनुहुन्छ तै पनि वास्तै गर्दैनस् है भयो कि अब त पनि मेरो दिमाग साट्ने काम नगर्द फेल भयो त भए आफूलाई रहर लाएर फेल भएको हो त म त्यस्तो नभन् न तेरो सबैले चिन्ता छ नि फेरि एसएलसी भनेको स्कुलको जाँच जस्तो पनि त होइन यहाँ पो आफ्नै सरहरूले प्रश्नहरू तयार गर्नुहुन्छ उहाँहरूले नै चेक गर्नुहुन्छ जाँचमा के के आउन सक्छ भन्ने अलिअलि भनिदिनुहुन्छ को कस्तो विद्यार्थी छ भनेर पनि थाहा हुन्छ तर एसएलसीमा त यो सबै काम बाहिरका सर मिसहरूले गर्नुहुन्छ ल ल अब फेरि धेरै बाटो नहो त म साँच्चै पढ्छु कि अब मलाई थाहा छ त पढ्छस् तर राम्ररी जाँचको तयारी गर्ने हिसाबले पढ आँखा किताबमा दिमाग आकाशतिर चाहिँ होइन नि अब त फेल भएको कुरा सुनेर बाबालाई झन् कति टेन्सन हुने हो त्यति दुःख गरेर पढाउनु भएको छ तँलाई बरु देवा हामी सँगै बसेर जाँचको तयारी गरौँ न त लु भो परेन अनि पछि उसको जाँच बिग्रियो भने मलाई दोष लाउनलाई होला नकरा झन् उसकै फाइदाको लागि भनिरहेको छु म त जस्तो होइन कि जाँचको बेला मात्र पढ्ने मैले त सबै तयारी गरिसके भन्दा पनि हुन्छ अब तयारी गर्ने पालो तेरो बुझिस् त जेसुकै भन्न म त आउने हो तेरो घर कस्तो यत्तिकै त धेरै नाटक नगर है त बरु हिँड जाउँ घरतिर के यतै बस्ने मन छ तँलाई कहाँ बस्नु नि जाने नि अब सबैजना गइसके हामी मात्र के गरेर बस्नु नि ऊ छन् त दुई चारजना केटाहरू ती भएर के भयो त जाउँ हामी म त पास भयो यार क्या रमाइलो अब त झन् बिन्दास पढ्नु पर्छ हो र यार तर थाहा छ सरकारले एसएलसी अगाडि हुने टेस्ट परीक्षा हटाए पनि हाम्रो स्कुलले यो लिएर चाहिँ साह्रै राम्रो गर्यो कम से कम हामीले जाँच भनेपछि अलिक बढी मिहिनेत त गर्छौँ अनि यार हाम्रो सबै साथी त पास भएर नि होइन कहाँ हुनु नि देवा छ नि देवा त्यही हाम्रो कक्षाको राम के तँ त फेल भएछ नि बे अब त्यसको त कुरै नगरे पनि भइहाल्यो नि जहिले पनि झुन्डिएर त पास हुन्थ्यो त्यही पनि त्यो ज्योतिले गर्दा यसपालि त जाँचमा कहाँ कहाँ परेको थियो अनि बिचोरो कसरी पास होस् त नामै त राम <laughs> त्यही त है फेरि एउटामा मात्र हो र तिन तिनवटा विषयमा फेल भएछ नि र के भन्यौ रे ओइ कसलाई लौराम भनेको तैँले तलाई नि तलाई तै एउटा त छोस् नि त्यस्तो अरू कसलाई भन्नु चुप लाग तिमीहरू ओइ रमेश त यसलाई लिएर जा त अनि देवा हिँड त पनि मर्छ ए दे यार हिँड जाऊ हामी पनि ल ल जाउँ जाउँ देवा ओइ देवा पख्न के भयो फेरि किन एक्लै गएको ह्या तेरि केटाहरूले के के सुनायो भनेर रिसाएर गयो भाइ ढोका खोल्नु नभनाए के भयो किन ढोका थुनेर बस्नु भएको तँ जा भनेको सुन्नुहोस् अहिले फेरि गोदाई भेट्लिस् नि तैँले ल ल थुक्क म त्यत्रो विद्यार्थीहरूमा जम्मा म एकजना फेल भएछु त्यो पनि तिन तिनवटामा बाबाले थाहा भयो भने के भन्नुहुन्छ होला मलाई स्कुलमा पनि त्यत्रो बेजोत भयो हुन पनि पहिला पहिला पो ज्योति सँगै जान पर्थे र त्यसले सिकाइदिन्थे र पास हुन्थे तर यो पालि टेस्टमा चाहिँ नजान्ने नजान्नेसँग राखिदिए तर तर जहिले पनि ज्योतिको घर परेर कहाँ हुन्छ र अब मैले एसएलसी नै दिन पाइनँ भने के गर्ने होला टेस्टमा फेल भएको कुरा त नबनाउला रे तर एसएलसी दिन पाइनँ भने के भन्ने यति यो सबै मेरै कारणले भएको मैले गर्दा नै आज यत्रो बेजुत भयो अब म के गर्ने अब त जसरी भए पनि राम्रोसँग पढ्नु पर्यो न त त मेरो वर्तमान मात्र होइन भविष्य पनि डामाडोल हुन्छ सरले भनेको जस्तै म फेरि पछुताएर बस्नु पर्ने हुन्छ हो बरु म ज्योतिले जे भन्छ त्यो सबै मान्छु सरहरूसँग पनि सहयोग माग्छु रुटिन बनाएर पढ्छु तर मैले एसएलसी जसरी पनि दिनुपर्छ र पास पनि गर्नुपर्छ हो म राम्रै पढ्छु अब दाई दाई बाबालाई बाबालाई के भयो बाबालाई अस्पताल लानु पर्यो दमले एकदमै च्याप्यो बाबालाई ल ल ल ल त नाति म लगिहाल्छु नि देवा ओइ देवा ज्योति ज्योति दिदी लो के भयो के राधा किन रोइकी दिदी बाबालाई एक्कासी गाह्रो भएर देवा दाईले बाबालाई अस्पताल लिएर जानुभयो भर्खरै लो के भएर अङ्कललाई दाई टेस्टमा फेल भएको थाहा पाएर हो कि बाबालाई झन् च्याप्यो अनि त अति गाह्रो भएर अस्पताल नै लानु पर्यो ला हो र ल त्यसो भए म पनि उतै जान्छु नि त देवा ओ देवा अङ्कललाई कस्तो छ अहिले मैले त भर्खर थाहा पाएँ मेरो बुबा देवा नरो न केही हुन्न के बाबालाई ठिक भइहाल्छ नि तपिर नगर्न ल बरु यहाँ बस मैले सरहरूले अनि तैँले भनेको मानेको भए सायद म फेल हुन थिएँ अनि मेरो बाबालाई पनि केही हुन थियो अब अब जे हुनु थियो भइसक्यो तर तर तँ यसरी निराश नहो अब राम्ररी पढ अझै पनि केही बिग्रिएको छैन एसएलसी आउन टाइम छ त्यसैले राम्ररी पढ्न तेरो बाबाले पनि चाहनु भएको त्यही त हो नि त्यो त तर बाबालाई के भयो भने फेरि कसरी थाहा पाउनु भएछ म फेल भएको कुरा झन् बाबालाई यस्तै हुन्छ भनेर रिजल्टको कुरै गर्दिनँ भनेर बसिएको थिएँ कतैबाट थाहा पाउनु भयो होला नि तर धेरै टेन्सन नलि ए देवा भाइ तिम्रो बाबालाई अब घर लगे हुन्छ अलि टेन्सनले गर्दा उहाँलाई गाह्रो भएको हो टेन्सन हुने उहाँलाई पिर पर्ने काम चाहिँ नगर त्यसै राम्रो हुँदै जान्छ अनि औषधि चाहिँ पहिले जे खुवाएको थियो त्यही खुवाइराख्नु हिँड बाबालाई घर लिएर जाउँ अब यो हेर त यसरी गर्ने होइन हो ल मिलिहाल्यो नि देखिस् क्या सजिलो छ हो रहेछ यार तर ज्योति मैले एउटा कुरा बुझेँ नि के कुरा बुझिस् हेर अबदेखि म आफ्नो लागि मात्र नभएर बाबाको लागि पनि पढ्छु थाहा छ मेरो बाबाको आशा म माथि नै छ र उहाँलाई निराश बनाएर म कसरी खुसी हुन सक्छु भन् त त्यो त हो देवा तर हामीले अरूको लागि सँगसँगै आफ्नो भविष्यको लागि पनि त पढ्नुपर्छ नि नत्र पछि अनेक ठक्कर खाइन्छ दुःख पाउने हामीले त हो नि होइन त हो यार अनि मलाई तैँले जहिले नि भन्थिस् नि सधैँ जाँच आइसकेपछि हतार गर्नु पढ्नु भन्दा त यसरी हामी पहिलेदेखि नै तयार भयो भने त जाँच पनि सजिलो हुन्छ है र त्यसै गरी राम्रो पनि हुन्छ नि हो नि अब अहिले आएर भए पनि यी कुराहरू बुझिस् एकदमै खुसी लाग्यो अब तेरो एसएलसी मात्र होइन यसै गरी टाइम मिलाएर रुटिन बनाएर पढिस् र अप्ठ्यारो लागेको विषयहरूमा सरहरूको मद्दत मागेर पढिस् भने त सधैँ राम्रो हुन्छ नि त्यही त है बरु सुन्न अघि तैँले र मैले गर्न नजानेको एउटा हिसाब थियो नि त्यो चाहिँ भोलि एकछिन स्कुलमा गएर सरलाई सोध्नु पर्ला है अरे वाह देवा त आज स्कुलमा आएको त्यो पनि पढाइको कुरा लिएर म धेरै प्रसन्न भएँ भन्ने भयो जितेन्द्र सरले भोलि हो नि सर अब हजुरको आवाज नसुनेको गाली नखाएको धेरै भयो त्यसैले न्यास्रो लागेर आएको भन्दिला नि त म पनि <laughs> है देवा त हो नि खोला फेरि हेर न देवाले कस्तो मजाले आत्मजागरुक भएर मैले किन पढ्नुपर्छ पढ्यो भने के हुन्छ भनेर अझ आफ्नो लागि अनि आफ्नो बुवाको लागि पनि पढ्छु भनेर मेहनतका साथ उसले पढ्न थाल्यो नि त्यो देखेर चाहिँ लास्टै मजा आयो क्या मलाई त त्यही त घरमा राम्रो वातावरण हुँदा हुँदै पनि देवाले पहिला आफ्नो पढाइलाई चाहिँ कस्तो व्यवस्था गरेको थियो ह्या पढेर के हुन्छ र भन्ने खालको कुरा गरेको थियो तर पछि त बाबा केही कारणले भए पनि आफूले पढ्नु पर्छ मैले भविष्य राम्रो बनाउनु पर्छ भन्ने सोच लिएर पढ्न थाल्यो थालेको देखेर त मलाई पनि एकदमै खुसी लाग्यो है त्यही त नि खोला फेरि हेर न उसले यदि त्यो कुरा नि होइन तिनवटा विषयमा फेल हुनुभन्दा पहिले नै सोचेको भए त ऊ राम्रो नम्बर ल्याएर पास हुन सक्थ्यो नि घर परिवार र स्कुलमा शिक्षकहरूको गाली पनि त सुन्नु पर्दैन थियो नि हो कि भन त कला त्यही त पहिले त देवाला मैले पढ्नु पर्छ मैले पढेर केही गर्नुपर्छ भन्ने कुराहरूको बारेमा केही पनि वास्ता नै थिएन तर जब ऊ त्यति धेरै विषयमा फेल भयो अनि आफ्नो बाबा पनि त्यही कारणले बिरामी हुनुभयो भन्ने थाहा पायो नि तब बल्ल उसले पढाइको महत्वको बारेमा बुझ्यो के साथसाथै मैले पढेर केही गर्नुपर्छ भन्ने अठोट पनि लियो नि हो नि झिग्री यसरी पढाइ जस्तो महत्त्वपूर्ण कुरामा व्यवस्था गर्दा देवाल मात्र होइन नि हाम्रो थुप्रै झिग्रीलाई पनि समस्या परिरहेको हुन्छ नि र यसको उदाहरण नि झिग्री हाम्रो टन्नै झिग्रीहरू चाहिँ चिठी इमेल र एसएमएसबाट आफ्नो कुराहरू भन्नुहुन्छ क्या हामीलाई अँ तर साथी यस्तो समस्या आउनै नदिनको लागि वा भनौ न बेलैमा बुद्धि नपुर्याएर पछि पशुताउनु नपरोस् भन्नको लागि त पहिले नै आफू सचेत हुनुपर्छ होला है जस्तो कि मैले किन पढ्न चाहन्छु मैले पढेर भविष्यमा मलाई नै के कस्ता फाइदा हुन्छन् वा नपढ्दा के कस्ता असरहरू गर्छन् त वा म भविष्यमा के बन्न चाहन्छु भन्ने जस्ता लक्ष्यहरू निर्धारण गर्यो भने त पछि हामीलाई समस्या नै हुँदैन नि होइन त सबिन हो नि र फेरि झिग्री कलालाई मात्र होइन नि मलाई पनि ठ्याक्कै त्यस्तो लाग्छ झिग्री त्यसका लागि त हेर्नुहोस् न राम्रोसँग रुटिन बनाएर पढ्ने सजिलो लाग्ने विषयलाई कम समय र गाह्रो हुने विषयलाई धेरै समय दिएर पढ्यो भने त हामीले हाम्रो पढाइलाई राम्रो बनाउन सक्छौँ नि हो कि जस्तो जिग्री अनि त ढ्याङ्ग लाएर दामी नम्बर आइहाल्छ नि हौ इक्जाममा पक्कै पनि हो नि सबिन फेरि नि साथी पढ्ने भनेको त इक्जाम आउँदा मात्र होइन कि अरू बेला पनि आफूलाई जाँचको लागि तयारी गर्ने खाली समय भयो भने त्यो समयमा राम्ररी पढ्ने त्यस्तो गर्यो भने पछि जाँचको बेला हतार पनि हुँदैन यो भ्याएन त्यो भ्याएन भन्ने कुराहरू पनि हुँदैन नि अनि त्यसले गर्दा त तपाईँलाई असर पनि पर्दैन नि होइन र हो नि झिक्री फेरि जब जाँच नजिक आउँछ तब पढ्न थाल्यो भने त हेर्नुहोस् न झिक्री पढेको कुरा पनि राम्रो बुझ्न सकिँदैन फेरि झिक्री यो पनि पढेको छैन त्यो पनि पढेको छैन ला कसरी भ्याउने होला भन्ने टेन्सन पनि त हुन्छ नि र त्यो कुराले गर्दा नराम्रोसँग पढ्न सकिन्छ न नै जाँच राम्रो हुन्छ हो कि भन त कला पक्कै पनि त्यसैले साथी हामीले समय मिलाएर राम्ररी सबै कुराहरू म्यानेज गर्न चाहिँ सिक्नुपर्छ त्यो भन्दै चाहिँ हामीलाई गोर्खाको साथीले एउटा चिठी लेखेर पठाउनु भएको छ बरु त्यो नै पढौँ न हाम्रो अरू साथीहरूलाई पनि सजिलो हुन्छ कि भइहाल्छ नि बरु पढिहाल नि त गोर्खाको जिग्रीले के भनेर पठाउनु भएको रहेछ भने ल है त सबिन म पढ्छु है त साथी तपाईँ पनि ध्यान दिएर सुन्नुहोस् है त र हाम्रो गोर्खाको साथीले लेख्नुहुन्छ म आसराङ गाविस गोर्खामा बस्ने केटा हुँ म अहिले पन्ध्र वर्षको भएँ र कक्षा दसमा पढ्दैछु मैले यसपालि नेपालको फलामे ढोका भनेर चिनिने एसएलसी दिनुपर्ने हुन्छ तर मलाई राम्रोसँग पढ्नै मन लागिरहेको छैन र मैले आफ्नो उद्देश्य पुरा गर्न जसरी भए पनि धेरै प्रतिशत ल्याएर पास गर्नुपर्ने हुन्छ यदि धेरै प्रतिशत नआएमा मेरो उद्देश्य चकनाचुर हुन्छ पढ्न खोज्दा अन्त अन्त मन जान्छ यस्तो अवस्थामा म कसरी पढ्न सक्छु र राम्रो प्रतिशत लिएर एसएलसी उत्तीर्ण कसरी गर्न सक्छु होला कला चिग्रीको कुरा सुनेर त हुन्छ नि सबैभन्दा पहिला त उहाँलाई धेरै धेरै धन्यवाद नै भन्न मन लाग्यो क्या किनभनेदेखि हेर न जिग्रीले आफ्नो समस्या पहिचान गरेर हामीलाई आफ्नै साथी सम्झेर समस्या लेखेर पठाउनु भयो नि त्यो देखेर चाहिँ साह्रै नै राम्रो लाग्यो अँ साथी मलाई पनि एकदमै खुसी लाग्यो र तपाईँलाई सराहना पनि गर्न मन लाग्यो किनभने नि तपाईँले समयमा नै आफ्नो पढाइ बिग्रिएको थाहा पाएर त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर त्यो समस्या समाधान गर्नेतर्फ लाग्नु भएको छ नि हो नि र जिग्री तपाईँले भन्नुभएको छ नि नेपालको फलामी ढोका मानिने एसएलसी दिनुपर्ने छ भनेर यसमा मलाई सबैभन्दा पहिले त के भन्नु मन लाग्यो भनेदेखि नि तपाईँले यसरी एसएलसीलाई फलामी ढोका हो ओहो के गर्ने होला भनेर नडराउनुहोस् नै भनेर भन्न चाहन्छु किनकि झिग्री एसएलसी पनि तपाईँले पहिलादेखि दिइराख्नु भएको जहाँ जस्तै त हो नि पक्कै पनि हो नि साथी त्यसैले अहिले कहिले नै हतार नगरेर अझै एसएलसी आउनको लागि दुई महिना बाँकी छ यो बाँकी रहेको समयलाई जति सक्यो सदुपयोग गर्नुपर्छ होला जस्तो लाग्छ साथी त्यसैले तपाईँलाई सबैभन्दा पहिले त कुन विषय धेरै पढ्न मन लाग्छ कुन विषय कम पढ्न मन लाग्छ र कुन विषय साथीसँग बसेर छलफल गर्दै पढ्यो भने राम्ररी बुझ्छु जस्तो लाग्छ हो ती विषयहरू चाहिँ के लाएर अनि बल्ल पढ्न सुरु गर्नुभयो भने चाहिँ तपाईँलाई सजिलो पो हुन्छ कि साथी अनि झिग्री तपाईँले तपाईँले आफूले पढ्दा आफूलाई कस्तो वातावरण चाहिन्छ भन्ने कुरा चाहिँ राम्रोसँग केलाउनु भयो र आफ्नो परिवारमा पनि दाई दिदी या भनौँ न आमा बुवालाई म अहिले पढ्दैछु मलाई यो समयमा डिस्टर्ब नगर्नुहोस् भनेर उहाँहरूलाई एक किसिमले अनुरोध पनि गर्न सक्नुहुन्छ नि पके पनि हो नि अनि गोर्खाको साथी तपाईँले आफूलाई एकदमै अप्ठ्यारो लाग्ने विषयको बारेमा आफूभन्दा जान्ने साथी दाई दिदी वा आफूलाई पढाउने शिक्षकसँग नै त्यसको बारेमा सोध्न सक्नु पनि हुन्छ यसले गर्दा तपाईँलाई पनि बुझ्न सजिलो हुन्छ र तपाईँले त्यो विषयको जाँच पनि राम्ररी दिन सक्नुहुन्छ नि हो नि झिग्री एसएलसी भनेको तपाईँको भविष्य निर्धारण गर्ने एउटा बाटो मात्रै नभएर एसएलसी पछि नै तपाईँ भविष्यमा गएर के बन्न चाहनुहुन्छ कुन विषय पढ्न चाहनुहुन्छ त्यसको लागि बाटो खोलिदिन्छ त्यो चाहिँ कसरी भनेदेखि नि झिग्री यदि तपाईँले एसएलसीमा राम्रो मार्क्स ल्याउनु भयो भने तपाईँले चाहेको विषय सजिलै पढ्न पाउनुहुन्छ नि र त्यसमाथि स्कलरसिप पनि त तपाईँले पाउन सक्नुहुन्छ नि अनि भएन त सुनमा सुगन्ध हो है साथी सबिनले भनेको एकदमै सही हो त्यसैले एसएलसीलाई तनावको रूपमा रूपमा प्रेसरको रूपमा लिनुभन्दा पनि एउटा जीवनको खुड्किलोको रूपमा लिएर त्यसलाई चाहिँ सहज रूपमा सामना गर्दै अगाडि बढ्नु भयो भने तपाईँले पक्कै पनि त्यो खुड्किलो राम्ररी पार गर्न सक्नुहुन्छ हो नि फेरि झिग्री टेन्सन लिएर बस्नु भयो भने त तपाईँलाई झन् गाह्रो हुन सक्छ नि त्यसैले एकदमै टेन्सन मुक्त भएर राम्रोसँग पढ्नु भयो भने त यो एसएलसी भनेको के नै हो र हो कि भन्नु त कला पक्कै पनि हो नि र अर्को कुरा नि साथी मैले किन पढ्न चाहेको हो मैले पढेर भविष्यमा के हुन्छ त वा मैले पढ्दै पढिन भने के कस्ता नकारात्मक असरहरू हुन सक्छन् भनेर आफूले समालोचनात्मक सोचेर पढ्न थाल्नु भयो भने त्यसले गर्दा पनि तपाईँलाई पढ्न चाहिँ अलि सजिलो हुन्छ र एसएलसीको लागि अलि धेरै मेहनत चाहिँ गर्न सक्नुहुन्छ जस्तो लाग्छ है त्यसैले नै झिके न डराई नडराई मैले पनि के गर्न सक्छु ममा पनि के गर्ने क्षमता छ भन्ने आत्मविश्वासका साथ बढ्नु भयो भने त तपाईँलाई अवश्य पनि सफलता मिलिहाल्छ नि र अर्को कुरा नि साथी तपाईँले जुन लेख्नु भएको छ नि आफ्नो उद्देश्य पुरा गर्न जसरी भयो भए पनि धेरै प्रतिशत ल्याएर पास गर्नुपर्ने हुन्छ भनेर हो यो कुरालाई चाहिँ दिमागमा राखेर रा। मैले पढ्नुपर्छ भन्ने सोचेर आफ्नो उद्देश्यलाई लिएर पढ्न थाल्नु भयो भने पनि तपाईँले चाहिँ राम्ररी मेहनत गर्न सक्नुहुन्छ कि जस्तो लाग्यो है र जिग्री त्यसरी नै तपाईँले आफ्नो भावनालाई आफ्नो कुराहरूलाई बुझ्नु भयो भने र त्यो सँगसँगै हुन्छ नि कुन कुराले गर्दा तपाईँलाई पढ्न मन लाग्दैन वा भनौँ न कुन कुराले गर्दा तपाईँको ध्यान चाहिँ अन्त अन्त तान्छ त्यो कुराहरू तपाईँले केलाउनु भयो भने चाहिँ तपाईँलाई हुन्छ नि त्यो कुराहरूलाई हटाउनको लागि केही न केही रचनात्मक उपायहरू तपाईँ आफैले पनि सोच्न सक्नुहुन्छ कि पक्कै पनि हो नि तर अर्को महत्वपूर्ण कुरा भनेको नि साथी अघि सबिनले भने जस्तै तपाईँ आत्मविश्वासका साथ अघि बढ्नुभयो आफूले लिएको उद्देश्य मैले पाउनै पर्छ भन्ने सोच राखेर अघि बढ्नुभयो भने तपाईँ पक्कै पनि सफल हुनुहुनेछ है साथी हो नि जहाँ इच्छा त्यहाँ उपाय भन्ने त तपाईँलाई पनि थाहा नै होला नि झिक्री त्यसैले नि झिक्री तपाईँको उद्देश्य राम्रो प्रतिशत ल्याएर आफ्नो भविष्य उज्जवल बनाउने त त्यो चाहिँ तपाईँकै हातमा छ जस्तो लाग्छ है मलाई त हो नि र अन्त्यमा साथी तपाईँको एसएलसी राम्रो होस् तपाईँ सँगसँगै अरू थुप्रै साथीहरू जो जसले चाहिँ अहिले एसएलसी दिँदै हुनुहुन्छ उहाँहरूलाई पनि हामी साथीसँग मनका कुराको सम्पूर्ण साथीको तर्फबाट धेरै धेरै शुभकामना छ है शुभकामना मात्र होइन जिग्री हाम्रो गोर्खाको जिग्री र अहिले एसएलसी दिने अरू जिग्रीको लागि पनि एसएलसी को तयारी कसरी गर्ने र यो वर्षको परीक्षाको तयारी कस्तो छ भनेर परीक्षा नियन्त्रण कार्यालय सानो टिमी भक्तपुरका निमित्त प्रमुख प्रहलाद अर्यालसँग कुरा कुराकानी गरेका थियौँ केही पो सुन्ने हो कि कला भइहाल्छ नि सबिन बरु साथी तपाईँ पनि सुन्नुहोस् है त प्रहलाद अर्यालजीको कुराहरू म प्रहलाद अर्याल परीक्षा नियन्त्रण कार्यालयको उपनियन्त्रक परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित हिसाबबाट समयमै सम्पादन गर्ने हिसाबबाट गर्नुपर्ने आवश्यक तयारीका कामहरू सम्पूर्ण आफ्नो समय तालिका अनुसार सम्पादन गर्दै गइरहेको छ जिल्ला जिल्लामा परीक्षा केन्द्रहरू तोक्ने कामहरू सम्पन्न भइसकेका छ जिल्लामा परीक्षार्थीहरूको लागि चाहिँ लेख्ने कापीहरू चाहिँ पुग्दैछन् टाढा टाढाका जिल्लाहरूमा कापी पुगिसकेका अवस्था छ नजिकका जिल्लाहरूमा बिस्तारै पुर्याइँदैछ त्यस्तै अब प्रश्न पत्रहरू छाप्ने काम चाहिँ हाम्रो चलिराखेकै छ हामीले झन्डै झन्डै चाहिँ साठीवटा लगभग विषयहरूमा प्रश्न पत्रहरू तयार गर्नुपर्ने हुन्छ त्यो चाहिँ सबै प्रश्नपत्र तयार भएर छाप्ने काम भइ नै राखेको छ तर परीक्षार्थीहरूले आफू राम्रोसँग आफ्नो विषयमा तयार भएर ढुक्क भएर एकदम आत्मविश्वास साथ गएर परीक्षा दिने नचाहिने काम गर्दै नगर्ने आफूले जुन विषय जुन जुन विषयहरू छानिएको छ त्यो विषयमा बढी केन्द्रित गर्नु पर्यो लेखन अभ्यास पनि गर्नु पर्यो विषय जान्ने एउटा कुरा हो जानेको कुरालाई मिलाएर लेख्यो भनेदेखि अनि उसले राम्रो अङ्क प्राप्त गर्छ त्यसमा त पढ्ने र लेख्ने काम सँगसँगै लानुपर्छ राम्रो परीक्षार्थीले अनि लेख्यो लेखेपछि अनि त्यसलाई आफैले फेरि पुनरावलोकन गर्यो अब परीक्षार्थी दिने सबै साथीहरूलाई सर्वप्रथम त सफलताको लागि शुभकामना दिने परीक्षालाई चाहिँ रूपमा लिएर ढोक्टसँग तयारी गरेर गएर आत्मविश्वास साथ लेख म त्यही सन्देश सबैलाई यहाँहरू मार्फत दिन चाहन्छु साथी तपाईँले राम्रै सुन्नुभयो नि अर्यालजीको कुरा र उहाँको कुरा सुनेपछि तपाईँलाई पनि केही नयाँ आइडियाहरू त आयो होला नि त्यो त पक्कै आयो होला कला बरु कला हामीले जल दिँदा कसरी पढेका थियौँ भन्ने कुरा पनि हाम्रो जिग्रीलाई भन्ने पो हो कि भइहाल्छ नि सबिन हेर्नुहोस् है साथी मेरो कुरा गर्ने हो भने त नि मैले त रुटिन बनाएर पढ्थेँ के र रुटिन बनाउने मात्र होइन कि त्यसलाई राम्ररी लागु पनि गर्थेँ र कुन समयमा कुन विषय पढ्ने भनेर पनि पहिले नै सोचिसकेको हुन्थे र त्यति मात्र नभएर म्याथ पढ्दा एक्लै भन्दा पनि साथीहरूसँग छलफल गरेर पढ्यो भने धेरै बुझिन्छ भन्ने चाहिँ मेरो सोच थियो त्यही भएर साथीहरूसँग मिलेर पढ्थेँ अझ त्यति मात्र कहाँ हो साथी मैले त बिहानमा पढेका कुराहरू धेरै नै बुझिन्छ र परीक्षामा सम्झन पनि सजिलो हुन्छ भनेर बिहानै उठेर आवाज निकालेर पढ्थे क्या खट्रा है हाम्रो कला जिग्री त वाह माने क्या कला तिमीलाई मैले त कसरी पढ्दै थाहा छ गलत तिमीलाई अब भन्दै नभनिकन कसरी थाहा पाउनु अहिले भन न अनि पो थाहा पाउँछु त मैले त हेर कला टुप्पी कसरी पढ्थे नि क्या मजा आउँथ्यो भनेदेखि नि सुन न सुन सबिनको कुरा अब टुप्पी कसेर पढ्थे अरे ल कसैले पत्याउँछ होला त त्यस्तो कुरा साथी तपाईँ पनि कतै सबिनको कुरा सुनेर टुप्पी बाँधेर पढ्न थाल्नु होला नि फेरि कला जिग्री कुनै नबुझे यत्तिकै जिग्रीलाई भड्काउने काम नगरेन भने ल मैले भड्काउने काम गरेको हो त अब तिमीले भनेको कुरा भने त हो नि अब अब मैले त्यस्तो कहाँ भन्न खोजेको हो र कला यत्तिकै नबुझी बोल्ने क्या तिमी पनि ल ल ल अब बुझेर बोल्ने प्रयास गर्छु भन नि त त्यसो भए बुझ्ने गरी मैले त मैले पनि तिमीले जस्तै गरेर पढ्थेँ अझ मैले त जोड जोडले बोलेर पढ्थेँ अनि दुई तिन पटक पढिसकेपछि आयो कि आएन भनेर सम्झेर कापीमा लेख्थेँ अनि जबसम्म राम्रोसँग आउँदैन थियो नि तबसम्म अर्को सुरु गर्दै गर्दैन थिएँ क्या देख्नु भयो त साथी कसरी पढ्ने भन्या रहेछ यो टुप्पी बाँधेर भनेको ए फेरि नजिस्काएर नि टुप्पी बाँधेर भनेर कला झिग्री अच्छा झिग्री मैले त आफूलाई जति पढ्दा पनि आएन भने सरलाई सोध्न जान्थेँ अनि सरसँग दिनभरि बसेर सिक्थेँ क्या अनि झिग्री आफूले दिनभर पढेका कुरा राति सुत्ने बेलामा सरल सम्झिन्थे अनि बल्ल सुत्थे ढुक्क भएर ए हो तिम्रो पनि राम्रै तरिकाहरू रहेछन् है पढ्ने चाहिँ बरु सबिन अब हाम्रो साथीहरूलाई पनि सोधौँ न उहाँहरू चाहिँ कसरी तयारी गर्दै हुनुहुन्छ एसएलसीको लागि भनेर भइहाल्छ नि सर्वप्रथम मेरो नाम त सञ्जय लुइटेल ल कुरो एसएलसीको गर्दाखेरि एसएलसी अब फलामे ढोका भनेपछि त्यसको तयारी पनि बेजोड छ हाम्रो अब बिहानदेखि साँझ रातिसम्म अब पढी पढाइमै नै अहिले व्यस्त छौ यहीँ कोचिङ ट्युसनमा ट्युसनमा बिहानदेखि साँझसम्म पढ्छौ त्यसपछि हामी अब घर गएर पनि प्र्याक्टिसहरू हुन्छ अप्सनल म्याथका होइन यसरी नै हाम्रो एसएलसीको तयारी रहेको छ मेरो नाम चाहिँ सङ्गीता र म अहिले स्थापाको श्री दिव्यज्योति उच्च माध्यमिक कक्षा दसमा अन्तर्गत छु र अहिले चाहिँ एसएलसी हाम्रो एसएलसी नजिकै आइरहेको छ र यसको अध्ययनको बारेमा चाहिँ मैले हामीले चाहिँ ट्युसन पढ्छौँ ट्युसनमा पढ्ने बाहेक अरू बेला चाहिँ अरू कति समय हो त्यही अनुसार खाली समय चाहिँ त्यो रुटिनहरू मिलाएर कुन विषयको कति समय पढ्ने आफूले कुन विषयमा कतिको जाने र त्यसको लागि अलिक कम समय र अलि नजानेको जस्तो विषयमा लागि विषयको लागि चाहिँ अलिक धेरै टाइम समय दिएर त्यसरी रुटिन मिलाएर पढेको छु मेरो नाम सन्दीप बस्याल म यो पाल्पा जिल्लामा पर्ने दमकडा भन्ने ठाउँमा मदन पोखरा छ दमकडा पाल्पा पर्ने श्री दमकडा उच्च माध्यमिक विद्यालयमा पढ्छु यी सरसँग सोध्ने नजानेको सोध्ने घरमा प्र्याक्टिस गरिरहने गरिन्छ यहाँ लोड सेडिङ भइरहन्छ लोड सेडिङ हुँदा त्यही सानोतिनो हामीले लाइट किनेका छौँ नत्र टुकी बालेर यस्तै गरेर हामीले पढ्ने गर्छौँ मेरो नाम चाहिँ सोमिला दुराज पहिला पहिलाका एसएलसीको पेपरहरू सलहरू गरेर तयारी गर्ने गर्दछ यसरी दिनसम्म भए पनि निन्द्रालाई त्याग्नुपर्छ अल्छीलाई त्याग्नुपर्छ धेरै प्र्याक्टिस गर्नुपर्छ पढ्नुपर्छ त्यही हो जिग्री सुनिहाल्नु भयो नि जिग्रीले कसरी तयारी गर्नुभएको रहेछ भनेर कस्तो राम्रो राम्रो आइडिया है उहाँहरूको पक्कै पनि सुन्नुभयो होला नि र सुनेर आफूले पनि के कस्तो आइडिया लिएर अथवा के कसरी पढ्यो भने सजिलो हुन्छ भनेर पनि बुझ्नु भयो होला ल त सबिन अब यो सँगसँगै हामी लागौ न त यो हप्ताको भिओआई प्रश्न सोध्ने तर्फ भइहाल्छ नि र जिग्री आजको भिओआई प्रश्न रहेको छ तपाईँको विचारमा एसएलसीको तयारी कसरी गर्नुपर्छ होला प्रश्न फेरि एकपटक तपाईँको विचारमा एसएलसीको तयारी कसरी गर्नुपर्छ होला तपाईँलाई लागेको विचार पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर भिओवाई टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेका विचारहरू लेखेर पठाउन सक्नुहुन्छ चार चार शून्य शून्यमा र त्यो पनि सित्तैमा प्रतिक्रिया पठाउनुहोस् र रिचार्ज कार्ड पाउनुहोस् कार्यक्रममा सोधिएको प्रश्नको उत्तर वा कार्यक्रमबारे विचार वा प्रतिक्रिया पठाई हरेक हप्ता गोला प्रथाबाट छानिएको दुईजना साथीले पाउनुहुनेछ एक सय रुपियाँको रिचार्ज कार्ड रिचार्ज कार्ड त्यसैले पठाउने होइन त तपाईँको अमूल्य विचार हामीलाई झिग्री अब पालो भएको छ यो हप्ता हामीलाई सल्लाह सुझाव विचार प्रतिक्रिया पठाएर सय रुपियाँको रिचार्ज कार्ड जित्न सफल एसएमएस र साथीको नाम भन्ने पालो र हाम्रो कार्यक्रममा एकदमै राम्रो हामीलाई उपयोगी प्रतिक्रिया पठाएर रिचार्ज कार्ड जित्न सफल हुने साथी हुनुहुन्छ सागर र उहाँले आफ्नो एसएमएसमा लेख्नु भएको थियो कि यो कार्यक्रमलाई सामाजिक सञ्जाल र पत्र पत्रिकाहरूमा पनि ल्याउन पाए अझै धेरै प्रभावकारी हुन्थ्यो कि बि कस्तो राम्रो विचार र झिरे यो राम्रो विचार सँगसँगै अर्को पनि एकजना साथी हुनुहुन्छ जसले चाहिँ रिचार्ज कार्ड जित्न चाहिँ सफल हुनुभएको छ र उहाँले चाहिँ यसरी लेख्नुहुन्छ दोर्जेको कथा एकदमै राम्रो छ सुरक्षित यौन सम्पर्क विवाहपछि परिवार नियोजनका कुरा र साधनहरूको साथै जीवनको योजना बनाउने कामको लागि अति उपयोगी छ तर र कपडा हटाउने जस्ता कुराले समाजमा नराम्रो असर पर्न सक्छ त्यसैले यस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ हाम्रो दोस्रो विजेता साथीको नाम चाहिँ हामी खोजेर उहाँलाई फोन गरेर रिचार्ज कार्ड उपलब्ध गराउनेछौँ तर पनि दुवैजना साथीलाई धेरै धेरै बधाई छ है र साथी हामीले तपाईँलाई फोन गरेर तपाईँले पाउनु भएको रिचार्ज कार्डको नम्बर भनिदिनेछौँ हाम्रो फोनको प्रतीक्षामा बस्नु होला है त जिग्री तपाईँले पनि पाउने होइन त एक सय रुपियाँको रिचार्ज कार्ड त्यसैले अहिले नै पठाइहाल्नुहोस् हामी र हाम्रो कार्यक्रमको बारेमा सल्लाह सुझाव प्रतिक्रिया वा जिग्री हाम्रो कार्यक्रमको बारेमा कुनै गुनासोहरू मन नपरेको कुराहरू छन् भने हामीलाई मनभरिको कुराहरू लेखेर चिठी इमेल र एसएमएस पठाइहाल्नुहोस् होला है होला बेटी झरसम्मै तिम्रो माया कलेजीमा टम्मै भयो खोला बेटी झरसम्मै तिम्रो माया कलेजीमा टम्मै आँखैमा गाजलु लापाकै भन माया नैदुकी थापाकै वैसैमा वैसैमा मर चुको क्या हे भान सोलती बारो बरना घाटे हे भान सोलती बारो बरना ठुलो पाखुरीमा तिमीकै माया बस्यो आँखैमा तिमीकै रातो चोलो पाखुरीमा तिमीकै माया बस्यो आँखैमा तिमीकै के गोड्नु कर्कालो बारी पर्ख तिमीलाई रोइरहने नपारी वैसैमा वैसैमा बच्चू को प्यारे हे भान चोल जी बारो बरना ढाजी हे भान चोल जी बारो बरना ढाजी काली हे हे जोया गुरुको सानो माया हे हे लगाउने ढोको नापुदै मर्छु पो क्यारे हे भन सोची बरोबर नाठाकी हे भन सोची बरोबर नाठाकी हे भन चोल्छी बरोबर साथी तपाईँलाई फेरि पनि स्वागत छ तपाईँको आफ्नै रेडियो कार्यक्रम साथीसँग मनका कुरामा र तपाईँलाई साथ दिइरहेका छौँ म तपाईँलाई नै बिछट्टै माया गर्ने साथी कला र यो तपाईँको हसिलो रसिलो चिटिक्क परेको साथी सबिन र जिग्री आज हामीले कार्यक्रममा आउँदै गरेको एसएलसी दिने जिग्रीलाई केन्द्रित गरेर कुराकानी चाहिँ गरिरहेका छौँ है अँ र साथी आजको कार्यक्रमले तपाईँलाई पक्कै पनि धेरै मद्दत पुगिरहेको होला र कार्यक्रम सुन्नुभएको साथी मध्ये कतिजनाले त आउँदै गरेको एसएलसीमा सहभागी पनि हुनुहुँदै हुनुहुन्छ होला त्यसैले अब जाँच आउँदा नआत्तिकन के गर्ने होला कसरी गर्ने होला कहिले भ्याउने होला भनेर नआत्तिनु हुन अनुरोध गर्न चाहन्छौ एसएलसी भनेको अलिक छुट्टै भए पनि अरू जात जस्तै त हो नि परीक्षा नै त हो नि यो एक किसिमको भनेर त्यसलाई ठुलो ठानेर हडबडाउने चाहिँ नगर्नु होला भन्न चाहन्छौ है त साथी पक्कै पनि हो नि र यस्तो बेलामा सबैभन्दा पहिले त आत्मजागरूक भएर आत्मविश्वासका साथ नडराई मैले राम्रो गर्न सक्छु त्यसका लागि मैले पहिले त आफूलाई नै आफूले दिन लागेको परीक्षाको लागि तयार बनाउनुपर्छ भनेर त्यो अनुसारले आफूलाई तयारी गर्दै लानु भयो भने त यो जाँच भन्ने कुरा त के नै हो र हो कि त जिग्री अघि पनि हो नि सबिन र साथी परीक्षा भनेको त हामीले सानै उमेरदेखि दिँदै आइरहेका त हौ नि त्यसैले यो परीक्षालाई अर्को कुनै ग्रहबाट आएको चिज हो भनेर नसोची राम्ररी नआत्ती नतर्सी शान्त मनले अथवा ठन्डा मनले यसको लागि तयारी गर्नुपर्छ जस्तो लाग्छ है हो नि झिग्री त्यसमाथि नि आफूलाई पढ्नको लागि चाहिने समयमा घरका सदस्यलाई पनि पहिले नै भनेर म यो समयमा यसरी पढ्दैछु त्यसरी मलाई त्यो समयमा तपाईँहरूको सहयोग चाहिन्छ सहायता चाहिन्छ मलाई डिस्टर्ब नगर्नु होला भनेर चाहिँ भन्न सक्छौ नि हो नि यसरी प्रभावकारी रूपमा आफ्नो घरका सदस्य आफ्नो साथीभाइसँग आफ्नो समस्याहरू राखेर पनि पढ्नको लागि उचित वातावरणको सृजना चाहिँ हामीले पक्कै पनि गर्न सक्छौँ तर साथी अहिले नेपालमा धेरै नै लोड सेडिङ भइरहेको छ र यही लोड सेडिङको कारणले गर्दा परीक्षामा पनि तयारी गर्नको लागि चाहिँ कति साथीहरूको लागि गाह्रो भइरहेको होला त्यसैले तपाईँले लोड सेडिङको समयमा कसरी पढ्ने भन्ने कुरा पनि विचार चाहिँ गर्दै गर्नु होला है त कलाले एकदमै राम्रो कुरा उठायो तपाईँले बत्ती नहुने एकैछिन आउने अझ भनौँ न रातिको समयमा बत्ती नै नहुने अवस्थामा आफ्नो पढाइलाई अगाडि बढाउनको लागि उज्यालो हुने समय भन्नाले नि दिनभरि कतै नआएर घरमै बसेर पढ्न सक्नुहुन्छ नि हो नि दिउँसोको समयमा पढ्ने त भइहाल्यो यसै गरी साथी दिउँसभरि पढेको कुरालाई राति बत्ती नभएको बेलामा एकान्तमा बसेर स्मरण गर्ने अनि के कति कुराहरू आज दिउँसो मैले पढेँ भनेर सम्झनाले पनि तपाईँको पढाइमा मद्दत पुग्न सक्छ र अर्को कुरा नि साथी बेलुका अँध्यारोमा मैनबत्ती बालेर पढ्दा तपाईँको आँखालाई पनि असर गर्न सक्छ तपाईँको टाउको दुख्न सक्छ त्यसले गर्दा पछि परीक्षाकै समयमा तपाईँलाई अन्य किसिमको हानि नहोस् भनेर पनि विचार गर्नुहोला है र त्यो कुराहरू सबै मिलाइदिनको लागि कसै न कसैले त तपाईँलाई साथ त दिनै पर्छ होला कि कसो होला हो किन भन त त्यही भएर झिक्री आज हामीले तपाईँको लागि एसएमएस पोल चाहिँ यही सेरोफेरोमा रहेर चाहिँ सोध्न चाहेका छौँ बरु प्रश्न तिमी नै भनिदिने हो कि कला भइहाल्छ नि सबिन र साथी आजको हाम्रो एसएमएस पोल प्रश्न रहेको छ तपाईँलाई पढ्नको लागि उपयुक्त वातावरण कसले सृजना गरिदिन्छ प्रश्न फेरि एकपटक तपाईँलाई पढ्नको लागि उपयुक्त वातावरण कसले सृजना गरिदिन्छ जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए घर परिवारले अप्सन बी शिक्षक र साथीहरूले र अप्सन सी स्वयं आफैले साथी तपाईँलाई सही लागेको अप्सन छानेर हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेका अप्सन ए बी वा सी लेखेर पठाउन सक्नुहुन्छ सत्तरी सत्तरी यानि कि सात शून्य सात शून्यमा अब घुरेर बस्नु पर्दैन समाचार किनकि वाच न्यू के छ नयाँ देशभर भनेर थाहा पाइहाल्नुहुन्छ नि एसएसएमकेबाट नै सरासर हेलो के छ नेपाल होइन कला झिङ्गे तिमीले किन यो बजाएको तिमी त कहीँ गएको पनि छैनौ त अब म नै जानुपर्छ भन्ने पनि त छैन नि सबिन आयुष गएको थियो नि ए हो र त्यसो भए आजको के छ नेपालमा आयुषले हाम्रो साथीलाई के कोसिस ल्याएको छ त्यो पनि भनिहाल न त कला ल ल भइहाल्छ नि साथी नेपालमा अहिले दण्डहीनताको विषयलाई लिएर थुप्रै कुराहरू वा आवाजहरू उठिरहेका छन् यही क्रममा हाम्रो साथी आयुषले बालवाटारमा भइरहेको दण्डहीनता अन्त्य गर्नको लागि सुरु भएको बालवाटार सत्याग्रह तहमा केही साथीहरूसँग यो कार्यक्रम के हो किन गरिएको हो भनेर सोधेको थियो बरु ती कुराहरू सुनौ न त आजको हाम्रो स्तम्भ के छ नेपालमा मेरो नाम इशान थापा आज चाहिँ टेक ब्याक द नाइट भनेपछि हाम्रो रात चाहिँ हाम्रै हो अनि हामीले यो रात फिर्ता लिनुपर्छ भनेर हामीले यो साढे पाँचदेखि साढे आठ बजीसम्म एउटा यो मोमबत्ती बालेर यो अँध्यारोमा नि उज्यालो फैलाउँदैछौँ अब यो चाहिँ अब हजुरको के भने सरकार सरकार भनेको किन हुन्छ सरकार एउटा कारणले हुन्छ होइन सरकारले कति जुन जिम्मेवारी एउटा भनौँ व्यक्तिले निर्वाह गर्न सक्दैन त्यो जिम्मेवारीहरू निर्वाह गर्न सरकार चाहिन्छ जस्तो शान्ति सुरक्षा दिन नि होइन विधिको विधिको शासन स्थापित गर्न त्यसलाई चलाउन होइन त्यो कारणले सरकार चाहिन्छ होइन तर यहाँ त सरकार त के भयो नि तपाईँको हाम्रो कर चाहिँ खाने ट्याक्स चाहिँ खाने तर सरकारले त्यो आफ्नो त्यो ट्याक्स जुन कामको लागि खाइरहेको छ त्यो दायित्व चाहिँ निर्वाह नगरिरहेको अवस्था छ यहाँ चाहिँ तपाईँको सरकारकै मान्छेले बलात्कार गरिदिने प्रहरीकै मान्छेले बलात्कार गरिदिने एउटा भनौँ न अरबबाट फर्किरहेको नारीलाई होइन सरकारले सरकार नै भक्षक भएपछि अब हामी कोबाट आश राख्ने कि शान्ति सुरक्षा र अन्य कारणहरू विरोध गर्नु भनेको चाहिँ कसैप्रति बयरभाव राख्नु मात्रै होइन यो कुरा बिग्रछ छ भने यसरी पनि गर्न सकिन्छ एउटा अल्टरनेटिभ प्रेजेन्ट गर्नु नै साँचो रूपमा विरोध गर्नु हो त्यसो भएर हामीले यहाँ सडक अवरोध नगरिकन कसैलाई गाली गलौज नगरिकन होइन तपाईँको हाम्रो मागमा केन्द्रित भएर जुन सत्याग्रह गरिरहेको छौँ नि त्यो नै यसको पृथक पहिचान हो देश अब डुब्न लागिसक्यो होइन अब यहाँ तपाईँको लोकतन्त्र कहाँ छ भन्ने अवस्था आइसक्यो अब अहिले पनि तपाईँहरू घरमा बस्नुहुन्छ वा अब भनौँ न आफ्नो पार्टी साडी गरेर राख्नुहुन्छ तपाईँले भोलि भोलि मैले के देशको लागि के गर्छु समाजको लागि के गर्छु भने त्यो समाज र त्यो देशै बाँकी हुँदैन होला कि सायद अनि त्यो बेला तपाईँले कसरी दिनुहुन्छ आफ्नो देशको लागि केही वा समाजको लागि केही भन्ने प्रश्न चाहिँ उनीहरूलाई न काठमाडौँ नभएका साथीहरूलाई चाहिँ भद्रताको धरातलमा उभिएर यस्तै किसिमको सत्याग्रहहरू चाहिँ मुलुकभर पस्तरी जिल्लामा यो चार हजारै गाविसमा गर्न आग्रह गर्दछु मेरो नाम चाहिँ विदुषी ढुङ्गेल यो खासमा हामीले आज एक्काइसौँ दिन भयो हामीले यो महिला हिंसा विरोधमा चाहिँ नि एउटा कानुनी शासनको लागि आन्दोलन गर्न थालेको जुन दण्ड ट्रेडिसन छ कल्चर भइसकेको छ नेपालमा होइन त्यो चाहिँ महिला हिंसासँग पनि गएर मिसिन्छ र जुन हाम्रो जस्टिसको सिस्टम छ त्यो सिस्टमलाई नै पुरै अब उथुल पुथुल पार्ने स्थिति आइसकेको छ नेपालमा हाम्रो कानुनहरू छन् होइन फितलो छन् त त्यही भए भएको कानुनहरू पनि पालना नहुँदाखेरि चाहिँ हामी अब यो सडकमा नआइकन त केही नहुने जस्तो लागेको छ सुरुमा चाहिँ अब नारा सारा नाराहरूलाई लाउन सुरु गरियो त्यसपछि हामीले के गर्यौँ भन्दाखेरि यो जुन थालहरू हुन्छ खाने थालहरू खाने थालमा न्यायको भोको भनेर लेखेर अनि चम्चा काँटाले ठोक्ने काम बिहान बिहान नौदेखि एघार हाम्रो चलिरहन्छ त्यो गरिरहेका छौँ त्यसपछि हामीले डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको नाटकहरू पनि यहाँ प्रदर्शनी हुन्छ बिहान बिहानमा गीतहरू ल्याइन्छ काहीँ होइन त्यो चाहिँ पीडित परिवारहरू छ उहाँहरूलाई चाहिँ अगाडि ल्याएर बोल्न दिन्छौँ मेरो नाम कपिल विष्ट अब यहाँ किन आइयो भन्दाखेरि चाहिँ नि खास डन्डे हिन्ता जस्तो कुरा चाहिँ नि हाम्रो समाजमा कल्चर जस्तो चाहिँ नबनोस् भनेर मात्रै हो अरू चाहिँ के होइन र हुनुपर्ने कारवाही चाहिँ नै होस् मान्छेलाई भनेर हो ताकि भोलि चाहिँ कसै अरूलाई पनि यस्तो नपरोस् भनेर हो झिग्री आयुषले लिएर आएको सामग्री कस्तो राम्रो है तपाईँलाई पनि थाहा नै छ होला नि अहिले हाम्रो देशमा विभिन्न विषयमा आन्दोलन भइरहेको छ चाहे त्यो महिला हिंसाको विरुद्धमा होस् चाहे पत्रकार हत्याको विषयलाई लिएर गरिएको होस् कुनै न कुनै विषयलाई लिएर आन्दोलन चाहिँ भइरहेको नै छ पक्कै पनि र अहिले भर्खरै बजेको रिपोर्टले पनि नेपालमा यसरी भइरहेको आन्दोलनले कस्तो असर गरिरहेको छ वा नेपाली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 जिग्री सबिन र म तपाईँलाई नै बिछट्टै माया गर्ने तपाईँकै प्यारी भन्दा पनि प्यारी साथी कला पनि बिदा माग्छु नमस्ते बाई बाई फेरि भेटौँला